नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना दिउँसो तीन बजेबाट मात्र शुरू हुने भएको छ मतपेटिकाहरू दशरथ रंगशालाको कवर हलमा पुर्याइने काम भइरहेको छ दिउँसो एक बजीबाट मतगणना शुरू हुने भनिएको थियो तर तयारी नपुगेपछि तीन बजेका लागि सारिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो प्यासीका अनुसार शुरूमा पदाधिकारीको मात्रै मतगणना गरिनेछ पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकैसाथ शुरू गरिनेछ हिजो बेलुकी साढे पाँच बजेबाट शुरू भएको मतदान आज बिहान तीन बजे सकिएको थियो कुल दुई हजार एक सय छिहत्तर प्रतिनिधि रहेको एक्काइस सय चौन्न जना प्रतिनिधि प्रतिनिधिले मतदान गरेका थिए मतदान प्रक्रियामा बाइस प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ कुल एक सदस्यीय केन्द्रीय कमिटिमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले सबै पद प्यानलले बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् यस्तै केन्द्रीय र वैकल्पिकमा गरी चौध जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् यस्तै केन्द्रीय निर्वाचन आयोग लेखा परीक्षण आयोग र अनुशासन आयोगका पदाधिकारीको पनि निर्वाचन एकै साथ गरिएको थियो अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालालाई चिकित्सकले एक हप्तापछि स्वदेश फर्कन सक्ने बताएका छन् प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई दिइएको रेडियोथेरापीको क्लिनिकल र रेडियोलोजिकल परिणाम निकै उत्कृष्ट रहेको हुँदै न्यूयोर्कमा छन्दै एक हप्ताको आरम्भपछि कोइराला घर फर्कन सक्षम हुने बताएको प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभयो रेडियोथेरापी पछिको परामर्श र छातीको एक्सरेका लागि अस्पताल पुगेका बेला डाक्टर योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग उहाँको स्वास्थ्य अवस्थाबारे छलफल गरेको अमेरिकामा रहेको नेपाली स्थायी नियोगले जनाएको छ फोक्सोमा सेतो दाग देखिएपछि असार दुई गति अमेरिका पुगेका प्रधानमन्त्रीको उपचारका क्रममा न्यूयोर्कमा रहेको मेमोरियल स्नोल केट्रेन क्यान्सर सेन्टरमा पाँच चरणमा रेडियोथेरापी गरिएको थियो आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी भइरहेको छ भोलि दिउँसो चार बजे अर्थमन्त्री डाक्टर रामचरण महतले व्यवस्थापिका संसदमा पेश गर्ने आगामी वर्षको बजेटको आज दिनभरिमा तयारी सकिने अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि पाँच खरब छयानब्बे अरबको सीमा दिए पनि बजेटको आकार सीमा भन्दा झण्डै पन्ध्र अरब बन्ने भएको छ यो वर्षको बजेटमा हुने बचत राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बढ्ने सम्भावनाका कारण स्रोत बढ़ेकोले बजेटको आकार छ खरब दस अरब भन्दा माथि जाने देखिएको सचिव भूषालले जानकारी दिनुभयो सभासदले सिधै खर्च गर्न पाउनुपर्ने गरी पाँच करोड़ मागेपछि लामो समय छलफलमा रहेको अर्थ मन्त्रालयले सभासदहरूको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ सभासदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोड़ रूपियाँ जाने व्यवस्था मिलाइएको सचिव भूषालले बताउनुभयो त्यसको खर्च भने सभासदले सिधै नगरी सरकारी निकायले गर्नेछन् तर योजना निर्माण र अनुगमनको लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सभासदको संयोजकत्वमा जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने व्यवस्था बजेटमा गर्न लागि सचिव भूषालले बताउनुभयो यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिश भएर आएका योजनाले पनि बचेर पाउने भएकोले बीचको बाटो खोजिएको उहाँले बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा श्री बहादुर थापालाई संसदीय दलको नेता र दीपक बोहरालाई उपनेता बनाउने कसरत शुरू भएको छ सबुदे सहमतिको प्रस्तावलाई असन्तुष्ट नेता लोकेन्द्र बहादुर चन्दले अस्वीकार गरेपछि संस्थापन पक्ष बहुमतका आधारमा अघि बढ्न लागेको हो संस्थापन पक्षले चन्दलाई वरिष्ठ नेता र प्रकाश लोहनीलाई संगठन विभाग प्रमुख बनाउने सहितको प्रस्ताव अघि सारेको थियो तर वरिष्ठ नेता चन्दले आफू वैधानिक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगमा उछ्रिदिनु भएको छ संसदीय दलको नेता चयनबारे छलफल गर्न राप्रपा संसदीय बोर्डको बैठक दिउँसो साढे तीन बजेपछि पार्टी अध्यक्ष पशुपति शमशेर राणाको निवासमा बोलाइएको छ बैठकले पूर्व अध्यक्ष एवं संविधान सभाका ज्येष्ठ सदस्य थापालाई दलको नेता बनाउने सम्भावना रहेको छ दलको नेताका अर्का दावेदार दीपक बोहरालाई भने अब सरकारमा जाँदा मन्त्री बनाउने गरी उपनेता बन्न प्रस्ताव गरिएको छ बोहरा भने आफू चुनाव लड्न तयार रहेको भन्दै उपनेता स्वीकार गर्नु भएको छैन स्रोतले बताए अनुसार अध्यक्ष सहितका नेताहरूले सहमतिको पहल गरिरहनु भएको छ दीपक बोहराले सहमति जनाउनु भयो भने आज निर्णय हुन्छ आषाढ़ शुक्ल पूर्णिमाको अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरू पूर्णिमा मनाइँदैछ वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ संस्कृत वेद सत्यमोहन जोशीले वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन भएको बताउनुभयो आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरूलाई आमा बुवा श्रम मान्ने प्रचलन समेत रहेको उहाँले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको भनाईप्रति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 हवाई हमला जारी राख्ने बताएका छन् नेतान्याहुले अमेरिकी राष्ट्रपति बारक ओबामा र जर्मन चान्सलर एङ्गेला मर्केलसँग आफ्नो टेलिफोन वार्ता भएको भन्दै चरमपन्थी विरूद्धको कार्यवाहीमा भने आफूलाई कसैले नरोक्ने दावी गरेका छनृ यसैबीच गाँजा क्षेत्रमा जारी चालिस जनाको आक्रमणमा मृत्यु हुनेको संख्या एक सय पाँच पुगेको छ जसमा अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन् प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गरेको हवाई हमलामा सडसठी जना गम्भीर घाइते भएको जनाएको छ संयुक्त राष्ट्र संघका मानवाधिकार आयुक्त नबी पिप्लेले इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुन सक्ने बताएका छन् खेल समाचार विश्वकप फुटबल प्रतियोगिता सन् दुई हजार चौधको तेस्रो स्थानका लागि आज राति ब्राजिल र नेदरल्याण्ड्स आम्ने सामने हुने भएका छन् ब्राजिलको ब्रास लियामा हुने सो प्रतियोगिताको खेल बिहान एक बजेर पैंतालिस बजे शुरू हुनेछ सेमी फाइनलमा ब्राजिल जर्मनीसँग एक साथको फ्राकिलो गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिन्न लागेको हो हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फ्राकिलो गोल अन्तरले पराजित हुने पहिलो टीम समेत बन्यो पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् उन्नाइस सय अन्ठानब्बेमा भएको विश्वकपमा फ्रान्ससँग सुन्ना तीन गोल अन्तरले हार बिहेरेको थियो त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्याण्डसको उपाधि जित्ने सपना यसपटक पनि सकनाचुर हुन पुग्यो सेमी फाइनल खेलमा नेदरल्याण्ड अर्जेन्टिनासँग साइब्रेकरमा ब्रेकरमा दुई चार गोलले पराजित भएको थियो र बुवाइ युनियन टेक्वान्डो डोजाङले रुसको मस्कोमा भएको पाँचौं विश्व पारा तेक्वान्डो च्याम्पियनशीपका पदक विजेता यादव कुमारलाई सम्मान गरेको छ टीम प्रशिक्षक जनार्जन ढुङ्गेलले पनि सम्मानित ढुङ्गेल पनि सम्मानित हुनुभएको छ गुरु पूर्णिमाका अवसरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल सिन्हाले उनीहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो यादव बोइज युनियनका सल्लाहकार पनि रहेको डोचाङ प्रमुख राजेन्द्र खत्रीले बताउनुभयो गत जुनमा भएको उक्त च्याम्पियनसिपको पुरुष एकसठी केजी मुनि तौल समूहमा यादवले रजत जितेका थिए यादव स्विजरल्याण्डको लुसिनमा भएको चौथो संस्करणका काश्य विजेता पनि हुन् दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमाले निर्वाचनको मतगणना दिउँसो तीन बजे शुरू हुने तयारी नपुगेपछि तीन बजेका लागि सारिएको निर्वाचन आयोगको भनाई राप्रभामा संसदीय दलको नेता छान्ने गृह कार्य शुरू थापालाई संसदीय दलको नेता र बोहरालाई उपनेता बनाउने तयारी रसिया समर्थित पृथकतावादीहरूले पूर्वी युक्रेनमा गरेको रकेट आक्रमणमा परि उन्नाइस जनाको स्यान गयो पचपन्न जना घाइते र विश्वको फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने बोयज युनियन टेक्वान्डो डोसाङद्वारा पाँचौं विश्व पारा टेक्वान्डो च्याम्पियनशीपका विजेता कुमारलाई सम्मान अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण साथ में Jai Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई